नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना अब ट्राफिक खबर विस्तारमा ढुङ्गा बोकेको ट्र्याक्टरको होट भाँचेर चालकको मृत्यु भएको छ मकवानपुरको सुकराबाट हटियातर्फ ढुङ्गा लोड गरेर ल्याएको ना तिन ख एक आठ दुई दुई नम्बरको ट्र्याक्टरको होट भाँचिएर चालक शम्भु लोप्चनको हिजो अपरान्न घटनास्थलमा नै मृत्यु भएको हो हटिया एक चुन डाँडामा भाँचिएको होटको फलामले चालकको टाउकोमा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ट्राफिक खबर अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ हेटौँडा बेरगञ्ज सडक खण्ड खुला रहेको छ नारायणगढ मोगलिन सडक खण्ड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 छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो राणापा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमसा ट्राभल्स एन्ड टुरबाटै टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क new Mimosa towers and tours Ratnagar दुई टाढी हाङकङ बजार फोन शून्य छपन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ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 तर उस्तै छ उस्तै छ यो बदली जीवन तर उस्तै छु म उस्तै छ यो माया तर उस्तै छु म उस्तै छ यो माया कसम किन खायो सँगै जुछु मर्छु भने हो बाचा कसम किन खायो सँगै जुछु मर्छु भने तिम्रो साथ पाए भने जङ्घर पनि गर्छु भने जङ्घर पनि छो भने आखिर मलाई एक्लो पारी अरूलाई छानी गयो देखि तिमीलाई चाहे देखि तिमलाई चाहे मुटुमा बढानी गयो बाटोमा बनाले गयो तिमलाई चोखो माया गरी ठुलै भुल गरे मैले लागी अपना रहे कत्ती मारी कत्ती तिमरा लागी अपना रहे कति मारे कति मारे तिमलाई मात्र सम्झिएर व्यर्थै जीवन बर्बाद पारे व्यर्थै जीवन बर्बाद पारी पल पलमा मै रुने छु जुनी भर हाँस्नु तिमी मेरो उमेर लागोस् तिमीलाई मेरो उमेर लागोस्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 गरिन्छ सम्पर्क Nepali tailors shirting suiting ladies and gents Khairani art Khairani बजार चितवन प्रोपराइटर अनिल नेपाली फोन शून्य छप्पन्न पाँच तिरासी शून्य एकाउन्न मोबाइल अन्ठानब्बे चार बाहन्न सत्र सात सय छ्यालिस मलाई गहना चाहिन्छ चाहिन्छ होइन भने पल्टन फर्किन पाइँदैन नि होइन भन्ने बित्तिकै कहाँबाट ल्याउने गहना तपाईँ हुन्छ मात्र भन्नुहोस् न म तपाईँलाई जय श्री राम ज्वेलर्समा लगिहाल्छु नि ए त्यसो भए छिटो गर फेरि बेलुका रोधी जानु पर्छ नि तपाईँ पनि हजुर हामी कहाँ दक्ष कालीगरद्वारा आधुनिक कलात्मक एवं गुणस्तरयुक्त सुनसादीका गरगहना तयार गरिने अर्डर अनुसार गरगहना तयार गरिने कम्प्युटर प्रविधिबाट नापतोल गरिने राशि अनुसारका पत्थर साथै नयाँ गरगहनासँग पुराना गरगहना साटिने सम्पर्क जय श्री राम ज्वेलर चाँदी पसल रनपा दुईटारी high school road Chitwan proprietor Om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 सय एकहत्तर अन्ठानब्बे चार एकाउन्न त्रिसठी तिन सय अठार पुनश्च मेमोरी कार्डबाट पनि फोटो धुलाउने काम गरिन्छ जसको दिलमा रहेछ उसकै भरमा परे हो जसको दिलमा रहेछ उसकै भरमा परे तिमी ऊ बिना मर्छौ म तिमी बिना मैले कस्तो यो मा सक्ने भए अब भन्छौ तिमी म के मके म जसको दिलमा रो Mitchell. भने सनाता जोड्नु मन फटाउनु रहेछ उले मलाई माया लाको दिन कटाउनु रहेछ बैगुनी सनाता जोड्नु मन फटाउनु रहेछ उले मलाई माया लाको दिनका टाउलो रहेछ मिठो मिठो खानु सधैँ लाउनु दामी दामी मिठो मिठो खानु सधैँ लाउनु दामी दामी कर्महार मैरो लाने मुटु छामी छामी रुने सनाता जोड्नु मन फटाउनु रहेछ उनले मलाई माया लाको दिन कटाउनु रहेछ साँचा कसम तोडाइदिने कसले लायो गुना बच्चा कसम तोडाइदिने कसले लायो गुना मेरो माया पितल भयो पछि सुना जम्मा पार हिरा मोती सुनो चाँदी सारा जम्मा पार हिरा मोती सुनो चाँदी सारा मै झुनी काट्छु लैजाऊ जुन मै झुनी काट्छु लै जुन तारा बेगुनी सनाता जोड्नु मन फटाउनु रहेछ उनले मलाई माया लाको दिन कटाउनु रहेछ उनले मलाई सँगै हुँदा जीवन कति खुसी थियो हामी सँगै हुँदा जीवन कति खुसी थियो सगरमाथा जस्तै हाम्रो माया झुसी थियो यति धेरै माया लाग्यो दुई दिन मलाई छुट्नु रहेछ यति धेरै माया लागो दुई दिनमै छुट्नु रहेछ अभागीको सुन्दर सपना सिसा झै फुट्नु रहेछ अभागीको सुन्दर सपना सिसा झै फुट्नु रहेछ भैरौ सनाता जोड्नु मन फटाउनु रहेछ उनले मलाई माया लाको दिन कटाउनु रहेछ उनले मलाई माया लाको दिन कटाउनु रहेछ ऋषिसा जस्ते नेपालकै केन्द्रबिन्दु पर्यटकीय क्षेत्र चितवनमा सुविधा सम्पन्न होटेल स्टार ब्याङ्क विवाह होस् वा कुनै कार्य वा सरकारी गैर सरकारी संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्नका लागि विभिन्न साइजमा एक सयदेखि एक हजार भन्दा बढी क्षमताका छवटा युक्त हलहरू कमनदेखि स्विटसम्म राजमार्गसँगै जोडिएको होटेलमा आवास व्यवस्था र सुन्दर गार्डेनको मजा त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 जेठा चौबिस क्यारेटको सुनको गहना पाउने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापतोल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दिए नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्र पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर तेह्र आठ सय पच्चिस प्रोपाइटर रामचन्द्र सेन्चुरी हाम्रो प्रतिबद्धता सुनचाँदीमा शुद्धता के तपाईँ शुभ विवाह व्रतबन्ध गर्दै हुनुहुन्छ या विभिन्न प्रकारका गिफ्ट तथा फेन्सी आइटम पाइने ठाउँ खोजिरहनु भएको छ यदि त्यसो हो भने विश्वासिलो र भरपर्दो तपाईँको आफ्नै पसल हो आरके भाँडा plastic and gift house and gift house शुभ विवाह व्रत व्रतबन्धमा आवश्यक पर्ने तामाका भाँडाहरू दैनिक क्रियाकलापमा प्रयोग हुने भाँडा बर्तनहरू विभिन्न प्रकारका गिफ्ट तथा फेन्सी आइटमका साथसाथै प्लास्टिकका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइने एक मात्र ठाउँ आरके भाँडा plastic and gift house RK भाँडा plastic and gift house Ratnagar Bakulahar एक चितवन कर्मचारी पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रामकृष्ण नेउपाने सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे एघार बाइस सैतिस सत्तरी आथा अस्ति भर्खरै ब्याट्री फेरेर लाइट बनाएर ल्याएको हैरान भइसके पैसा खर्च भएको भए कति खर्च गर्नु कहिले पनि उज्यालोमा बस्न पाइने भएन होइन लोडसेडिङको कुनै विकल्प छैन किन हैरान हुन्थ्यो र मैले आज मात्रै पत्ता लगाएर आएको छु घामबाट बल्ने बत्तीले लोड सेडिङको झन्झटबाट मुक्त भइन्छ त्यति मात्र कहाँ हो र बिजुली बिलको बचत पच्चिस वर्षसम्म ग्यारेन्टी र भर पर्दो करेन्ट नलाग्ने बाल्न कुनै झन्झट नहुने सर्भिसको राम्रो सुविधा भएको ओम विकास सोलर सोलुसन होइन यस्तो कहाँ पत्ता लगाउनु भयो ल उता हेर त छिमेकीको घर कस्तो झलमल्ल छ त्यहाँ गएर ठुल्दाईलाई सोधेको थिएँ हजुर पूर्वी चितवनमै पहिलो दर्ता भएको अनि विश्वासिलो भर पर्दो तालिम प्राप्त टेक्निसियनहरूबाट पच्चिस वर्ष ग्यारेन्टीको साथ जडान तथा मर्मत गरिने एक मात्र solar company Om Bikash solar solution सम्पर्क न्यु ओम इलेक्ट्रोनिक्स पर्सा बजार चौबिस कोठी फोन शून्य छप्पन्न पाँच तिरासी सात सय छब्बिस proprietor Ramsharan Bartaula mobile number अन्ठानब्बे चार बाहन्न एकात्तर नौ सय चौवन्न ध्रुव अर्याल अन्ठानब्बे चार एकाउन्न उन्चालिस दुई सय त्रिहत्तर दिनभरिको को घाम रातभरिको काम घाम रातभरिको काम अब नेपाल उच्च माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा पनि प्राविधिक शिक्षा पनि नेपाल सरकारको प्राविधिक तथा व्यावसायिक शिक्षा कृषि अन्तर्गत बाली विज्ञानमा अध्यापन गराउन चितवन जिल्लामा नेपाल उच्च माध्यमिक विद्यालय मात्र छनौट भएको जानकारी गराउँदै शैक्षिक सत्र दुई हजार सत्तरीको लागि कक्षा नौमा कृषि अन्तर्गत बाली विज्ञानमा अध्ययन गर्न इच्छुक कक्षा आठ उत्तीर्ण विद्यार्थीहरूलाई दुई हजार सत्तरी वैशाख तिस भित्र विद्यालयमा सम्पर्क राख्न सूचित गरिन्छ फारम वितरण दुई हजार सत्तरी वैशाख तेइस गतेदेखि प्रवेश परीक्षा वैशाख एकतिस गते दिउँसो एघार बजे कक्षा सञ्चालन जेठ छ गतेबाट साथै शिक्षक आवश्यकता विद्यालयमा कृषि अन्तर्गत बाली विज्ञान अध्यापन गराउने प्रशिक्षक र सहायक प्रशिक्षकको आवश्यकता भएको हुँदा इच्छुक योग्य नेपाली नागरिकहरूबाट यही वैशाख तिस गते भित्र दरखास्त दिनुहुन आह्वान गरिन्छ पद मावि प्रशिक्षक एकजना निमावि सहायक प्रशिक्षक एकजना विषय बाली विज्ञान योग्यता प्रशिक्षकको लागि बिएस आइएससिएजी र सहायक प्रशिक्षकको लागि एजी उमेर चालिस वर्ष ननागेको हुनुपर्नेछ परीक्षाको किसिम लिखित अन्तर्वार्ता र प्रयोगत्मक परीक्षा विस्तृत जानकारीका लागि सम्पर्क प्राचार्य नेपाल उच्च माध्यमिक विद्यालय रत्नगर चितवन सम्पर्क फोन नम्बर शून्य छपन्न पाँच साठी एक सय दुई जापान जान चाहनेहरूका लागि खुसीको खबर जापान जान चाहनेहरूका लागि खुसीको खबर अक्टोबर इन्टेक टु थाउजन्ड थर्टिनमा जापान जान चाहनुहुने विद्यार्थीहरूका लागि जापानको योकोहामा सहर स्थित युवातानी कलेज अफ बिजनेसका डिरेक्टर तथा प्रिन्सिपलबाट प्रत्यक्ष परामर्श हुने भएकाले निशुल्क सेमिनारमा सहभागी भई आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ स्थान चिवा सेमिनार हल भरतपुर मिति दुई हजार सत्तरी वैशाख अठाइस गते शनिबार समय बिहान आठ बजेदेखि बाह्र बजेसम्म सेमिनारमा सहभागी हुने विद्यार्थीहरूलाई निशुल्क जापानिज भाषा र फ्री प्रोसेसिङ थप जानकारीका लागि चिवा एजुकेसन सेन्टर भरतपुर दस चितवन मेडिकल कलेज अगाडि फोन नम्बर शून्य छपन्न पाँच अठाइस छ सय अठार मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न पचहत्तर शून्य पैँचालिस टाँडीका लागि सम्पर्क टाँडी बजार ओम साईराम अस्पतालको दोस्रो तेस्रो तल्ला रत्नगर दुई ठाडी फोन नम्बर शून्य छपन्न पाँच एकसठी छ सय सैतिस मोबाइल नम्बर अन्ठानब्बे चार बान्न पचहत्तर शून्य पैँचालिस अनि कार्यक्रममा थियो कुनै छैन कि होइन जब राति तब बुढी ताती बने जस्तो उद्घाटनका बेला दाँत दुखिया रहेछ अब आफूले जानेको कुरो भन्यो क्यारे तपाईँ तत्कालको तत्काल Om Sairam dental and research सेन्टरमा जानुहोस् न सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त पूर्वी चितवनकै एकमात्र दन्त सेवा केन्द्र Om Sairam dental and research centre प्राली हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत निकाल्ने दुखेको दाँत निकाल नपर्ने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने नमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने दाँतको एक्सरे गरिने दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया गरिने याद राख्नुहोस् जस्तो सुकै नमिलेको बाङ्गो टिङ्गो दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने सेवा पनि प्रदान गरिन्छ हजुर अब काठमाडौँ र भरतपुर पछि पूर्वी चितवनमा एकमात्र वरिष्ठ oral and dental surgeon doctor Santosh अधिकारीद्वारा नियमित दन्त परीक्षण गरिँदैछ सम्पर्क Om Sairam dental and research centre प्रणाली रनपा दुई टाँडी ओम साईराम अस्पताल भवन फोन शून्य छपन्न पाँच बैसठी सात सय छैसठी मोबाइल अन्ठानब्बे चार पचपन्न बाइस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 सरकारी क्याम्पस अगाडि चक्का जाम रूपन्देहीमा सरकारी घुम्ती शिविर सञ्चालन गरिएको ठाउँमा बम भेटियो गोठमा लुकाइराखेको अवस्थामा सुर्खेतमा चार लाख बराबरको काठ बरामद फिलिपिन्समा आगामी साता हुने निर्वाचनलाई मध्यनजर गर्दै पैसा राख्न र मदिरा खरिद गर्न प्रतिबन्ध पाकिस्तानको चुनावी तयारी पनि अन्तिम चरणमा र प्रेसिडेन्ट कप फुटबल छनौटमा आज थ्री स्टार र इर्चिम भिड्ने सबैलाई जित्नै पर्ने दबाव नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ विगतका वर्षहरूमा झै जिल्ला स्तरीय परीक्षा दुई हजार उनसत्तरीमा शत प्रतिशत विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण गराउन सफल यस Mount Everest English school Birendranagar साथ बर्मानगर चितवनमा शैक्षिक सत्र दुई हजार सत्तरीको लागि कक्षा नर्सरीदेखि कक्षा आठसम्म सीमित सिटमा भर्ना गर्न खुलेको सहस्र जानकारी गराइन्छ प्राचार्य लोकनाथ ढकाल मोबाइल अन्ठानब्बे चार एकाउन्न बयालिस सात सय एकतिस सन्तानब्बे चार तेह्र शून्य पन्ध्र बिस मनोरञ्जनका लागि नमस्कार नेपालवाणी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा सुरुचि बन्जारा र दुर्गा बस्नेतको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा आज वैशाख कृष्ण पक्षको औंसी तिथि नेपालीहरूले आमाको मुख हेर्ने दिनको रूपमा मनाउँदैछन् आजको दिनलाई माता तीर्थ औंसीका रूपमा पनि मनाउने प्रचलन छ आज छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा रुगा लगाउन र मिठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ आमा नभएकाहरूले पनि आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिधा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान र कष्टकर काम सम्झने गर्दछन् आजका दिन दिवंगत आमाको सम्झनामा थानकोट स्थित माता तीर्थमा ठूलो मेला लागेको छ आमा नहुनेहरू बिहानै माता तीर्थमा गई स्नान गरी विष्णु र शिवको दर्शन र पूजा गर्दछन् आज कानून दिवस विभिन्न कार्यक्रम गरी न्यायका क्षेत्रमा क्रियाशील निकायहरूले मनाउँदैछन् विक्रमसम्म दुई हजार सात सालको क्रान्तिपछि कार्यपालिकाबाट न्यायपालिका स्वतन्त्र भएको सम्झनामा दुई हजार आठ सालदेखि यो दिवस मनाउन शुरू गरिएको हो कानून दिवसको अवसर पारेर सर्वोच्च अदालतले दिउँसो चार बजे आफ्नै कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ कानून दिवसको अवसर पारेर कायम मुकायम प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माले न्यायपालिका अहिलेसम्म कसैको दबावमा नपरेर र भविष्यमा पनि पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ शुभकामना सन्देशमा शर्माले प्रधान न्यायाधीशको अध्यक्षतामा मन्त्री परिषद गठन भएकाले न्यायपालिकामा हस्तक्षेप भएको अभिव्यक्तिप्रति लक्षित गर्दै न्यायपालिकाको स्वतन्त्रतामा कुनै आश नआउने बताउनुभयो दिवसको अवसर पारेर सरकारले आज न्याय क्षेत्रमा सार्वजनिक विधा पनि दिएको छ तर पछिल्लो समय कानूनी राज्यको आभास नभएको भन्दै नागरिक समाज कानून व्यवसायीहरू आन्दोलनमा रहेका छन् उनीहरूले अहिलेको जस्तो न्यायालयमाथिको राजनीतिक हस्तक्षेप कहिले पनि नभएको दावी समेत गरेका छन् नेपालवाणी नेटवर्कसँग कुरा गर्दै नेपाल बार एसोसिएसनका महासचिव सुनिल पोखरेलले चार दलले भनेको सबैले मान्नुपर्छ भन्ने मान्यता राखेकाले अहिले न्यायालय पनि स्वतन्त्र हुन नसकेको टिप्पणी गर्नुभयो उहाँले अहिले संक्रमण काल भनेर चर्चा चलाइए पनि अहिलेको अवस्था भनेको संक्रामक गराइएको काल भनेर टिप्पणी गर्न उपयुक्त हुने बताउनुभयो पहिले कार्यपालिका व्यवस्थापिकामा हस्तक्षेप भएको स्मरण गर्दै त्यो रोग अहिले न्यायालयमाथि आएको उहाँले उल्लेख गर्नुभयो उहाँले कानून पालना गराउने निकाय नै छैन कि भन्ने आशंका समेत उब्जिएको बताउनुभयो जनआन्दोलन दबाउन भूमिका खेलेको आरोपमा रायमाझी आयोगले कार्यवाही गरेको पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाएको विरोधमा आज पनि प्रदर्शन हुने भएको छ वर्तमान सरकार गठन भएदेखि नै आन्दोलनमा रहेका तेत्तीस दलले आज आजदेखि कार्कीको नियुक्तिको विरोधमा पनि आन्दोलन शुरू गर्दैछन् विद्यार्थी संगठन तथा नागरिक समाजका अगुवाले आफ्ना विरोधका कार्यक्रमलाई निरन्तरता दिँदैछन् तेत्तीस दलले आज राष्ट्रपति कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको छ दिउँसो तीन बजे लैनचोर खानी विभागबाट जुलुस सहित चार बजे राष्ट्रपति कार्यालय पुगेर घेराउ गर्ने कार्यक्रम रहेको एक नेताले जानकारी दिएका छन् यसै विभिन्न तेह्र विद्यार्थी संगठनले आज पनि बिहान आठदेखि नौ बजेसम्म सरकारी क्याम्पस अगाडि चक्काजाम गरेका छन् यता नागरिक समाजका अगुवाहरूले पनि आज धरना दिने कार्यक्रम रहेको छ नागरिक समाजका अगुवाले दिउँसो बलको स्थित नेकपा एमालेको कार्यालय अगाडि धरना दिँदैछन् निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आज पनि बस्दैछ पार्टी केन्द्रीय कार्यालय बल्खुमा मध्याहपछि बस्ने बैठकमा आज अध्यक्ष झलनाथ खनालको राजनैतिक प्रतिवेदनमाथि छलफल हुनेछ खनालले निर्वाचनका लागि पार्टी रणनीति संवैधानिक निकायमा नियुक्तिका लागि पार्टीले गरेको सिफारिस लगायत समसामयिक राजनीतिलाई समेटेर तयार गर्नुभएको प्रतिवेदनमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने एक नेताले बताएका छन् यसै बैठकमा निर्वाचनका लागि पार्टी कार्यकर्ताको परिचालन राष्ट्रिय प्रतिनिधि परिषद बैठकका तयारी तथा विभिन्न आयोगका प्रतिवेदनहरू विषयहरूमा छलफल हुने बताइएको छ बारामा गैराती एकीकृत नेकपा माओवादी भोजपुरा राज्य समिति समिति सदस्यको हत्या भएको छ हत्या हुनेमा कलैया नगरपालिका वडा नम्बर एक लङ्गडा टोल निवासी राजेन्द्र मण्डल रहेको प्रहरले जनाएको छ पैंतिस वर्षे मण्डलको घरभन्दा डेढ सय मिटर टाढा घरेलु हतियार प्रयोग प्रहार गरेर हत्या भएको अवस्थामा सब फेला परेको हो मण्डल मध्यमाञ्चल खेलकुद विकास समितिका उपाध्यक्ष समेत रहेका थिए विवादका कारण मण्डलको छिमेकीबाटै हत्या भएको प्रहरीले दावी गरेको छ हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ एकीकृत घुम्ती शिविर चलिरहेको रूपन्देहीको परोह क्याम्पस परिसरमा प्रेसर कुकर बम भेटिएको छ बिहान छ बजे क्याम्पसका चौकीदारले कागजमा बेरिएको अवस्थामा कुकर देखेपछि प्रहरीलाई खबर गरेका थिए चार दिनदेखि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सञ्चालन गरिरहेको घुम्ती शिविरमा चौबिसै घण्टा सुरक्षाकर्मीहरू परिचालन गरिए पनि बम भेटिएपछि सर्वसाधारण आतंकित बनेका छन् कक्षा बाह्रको परीक्षा केन्द्र समेत रहेको सो स्थानमा बम भेटिएपछि केही बेर परीक्षा समेत प्रभावित भएको थियो यद्यपि परीक्षा भने अन्य स्थानान्तरण गरी शुरू भएको छ बम डिस्पोज गर्न बुटोलबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको स्थानीयवासी कृष्ण पंगिनीले बताएका छन् जिल्ला वन कार्यालय सुर्खेतले घर र गोठमा लुकाइराखेको अवस्थामा चार लाख बराबरको सालको काठ बरामद गरेको छ लेख पराजुल आठका लालबहादुर बुढाको घर र गोठबाट अठासी दशमलव तेइस क्युफिट चिरान काठ बरामद गरेको हो सुराकीका आधारमा वन कार्यालय जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले काठ बरामद गरी लाल बहादुरलाई पनि नियन्त्रणमा लिएको हो काठ भौगोलिक विकटताका कारण डुबानी गर्न नसक्दा लेक पराजुलको मसिनामा रहेको डाँडा प्राथमिक विद्यालयमा राखिएको थियो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बुढालाई जिम्मा दिएर टोली फर्किएको जिल्ला वन अधिकृत शम्भु प्रसाद चौरासियाले जानकारी दिनुभयो राष्ट्रिय खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन् नेपालवाणी नेटवर्क सुन्दै गर्नुहोला हेलो हजुर बाबा अब बाबु सुन त यहाँ बहिनीको विवाह गर्ने निधो भइसक्यो अब गरगहना बनाउनको लागि छिट्टो पैसा पठाइहाल त अनि साँच्चै गरगहना बनाउनको लागि चाहिँ कहाँ अर्डर दिने होला हुन्छ बुवा हुन्छ पैसा त म पठाइहाल्छु नि फेरि गरगहना बनाउन जहाँ पायो त्यही जाने होइन नि दायाँ बायाँ कतै नलागिकन सिधै हाई स्कुल रोड टाढीमा रहेको गौतम सुनचाँदी पसलमा जानुहोस् नि हुन्छ छोरा हुन्छ तैँले भनेकै ठाउँमा गएर आजै गरगहनाको अर्डर गरिहाल्छु पूर्वी चितवनको एक भरपर्दो र विश्वासिलो यस गौतम सुनचाँदी पसलमा स्वदेशी तथा विदेशी कालीगढहरूद्वारा आधुनिक डिजाइनका आकर्षक गरगहना तयार गरी कम्प्युटर प्रणालीद्वारा नापतोल गर्नुका साथै राशि अनुसारका पत्थरहरू विभिन्न साइजमा उपलब्ध रहेको छ विस्तृत जानकारीको लागि सम्पर्क गौतम सुनचाँदी पसल रत्नगर दुई हाई स्कुल रोड टाढी फोन शून्य छप्पन्न पाँच बैसठी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 अब विदेशका खबर फिलिपिन्समा आगामी साता हुने निर्वाचनलाई मध्यनजर गरेर सरकारले जनतालाई ठूलो परिमाणमा रकम बोक्न र मदिरा खरिद गर्न प्रतिबन्ध लगाएको छ फिलिपिन्सको निर्वाचन आयोगले सोमबारको मध्यावधि निर्वाचनसम्म बैंकहरूलाई कुनै पनि व्यक्तिलाई एक लाख पेसो भन्दा बढ़ी रकम उपलब्ध नगराउन आदेश दिएको हो यसै आयोगले कुनै पनि व्यक्तिलाई मतदान केन्द्र बन्द नभएसम्म पाँच लाख पेसो भन्दा बढ़ी रकम बोक्न पनि प्रतिबन्ध लगाएको छ निर्वाचन आयोगका प्रमुख सटो ब्रिलान्टेसले निर्वाचनमा मत किन्ने कामलाई निरुत्साहित गर्न तथा हिंसा हुन नदिन यस्तो आदेश दिएको बताएका छन् भ्रष्ट नेता तथा उनीहरूका सहयोगीहरूलाई निर्वाचन पूर्व रकम निकाल्न नदिन यो प्रतिबन्ध गोप्य राखिएको थियो प्रतिबन्धप्रति व्यापार समूह तथा सरकारका अन्य निकायले पनि विरोध जनाएका छन् फिलिपिन्सको केन्द्रीय बैंकले आदेश सही र कानूनी नभएको र यसले बैंक खाताको गोपनीयता सुनिश्चित गर्ने कानून उल्लंघन गरेको आरोप लगाएको छ फिलिपिन्समा पहिला पनि निर्वाचन पूर्व दुई दिन यस्तो प्रतिबन्ध लगाउने गरिएको भए पनि यसपालि पनि पाँच दिनसम्मका लागि तोकिएको हो निर्वाचनमा मुलुकभरका स्थानीय परिषददेखि संसदको पदसम्मका अठार हजार पदका लागि प्रतिस्पर्धा हुनेछ पाकिस्तानमा यही मे एघार तारिकमा हुने आम निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ उक्त निर्वा उक्त चुनावमा अधिकांश ठूला दलहरूले आफूले जित्ने दावी गरेका छन् निर्वाचनको पूर्व सन्ध्यामा चुनावी र्यालीलाई सम्बोधन गर्ने क्रममा पाकिस्तानी नेता इमरान खान घाइते भएका छन् टाउकोमा गम्भीर चोट लागेका खानलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ निर्वाचनको तयारी तीव्र भइरहेका बेला हिजो उत्तरी पाकिस्तानमा बम विस्फोट भएको छ विस्फोटमा तीनजनाको मृत्यु भएको छ भने पच्चीस जना घाइते भएका छन् आम निर्वाचन आतंकको समयमा हुने दुर्घटनालाई मध्यनजर गरेर पाकिस्तानको सुरक्षा व्यवस्था कड़ा पारिएको छ आप्रवासीलाई नियन्त्रण गर्न बेलायत सरकारले नयाँ कानून ल्याएको छ बेलायतकी महारानी एलिजाबेथ द्वितीयले विधेयकमा आप्रवासी नियन्त्रण गर्ने नयाँ कानून प्रमाणीकरण गर्नुभएको भएको गरेकी हुन् बेलायतमा योगदान दिने व्यक्तिलाई यस विधेयकले स्वागत गर्दछ भने योगदान नगर्ने व्यक्तिलाई निरुत्साहित गर्ने महारानी एलिजाबेथले बताएकी छन् उक्त विधेयक अनुसार बेलायतमा गैर कानूनी रूपमा बसोबास गरी काम गरेका व्यक्तिहरूले सवारी चालक अनुमति पत्र पाउने छैनन् त्यस्तै असहाय र वृद्ध वृद्धलाई हेरविचार गर्ने बेलायतका मानिसहरूलाई उनीहरूका आफ्ना स्थानीय काउन्सिल मार्फत सहायता पाउने पनि विधेयकमा उल्लेख गरिएको छ राष्ट्रिय खबरमा अब खेल खबर एएफसी प्रेसिडेन्ट कप फुटबलको छनौट खेलमा आज नेपालले नेपालको थ्री स्टार थ्री स्टार र मंगोलियाको एचएम फुटबल क्लब विरुद्ध खेल्नेछ नेपालको खेलमा साँझ छ बजेर दस मिनट जाँदा सुरु हुनेछ त्यसै गरी आजै दिउँसो तीन बजेपछि सुरु हुने खेलमा ताइवान पावर कम्पनी र बंगलादेशको अवहानी भिन्नेछन् सबैले पहिलो खेलमा बराबरी खेलेपछि समान एक अङ्क जोडेका छन् आजको खेलमा सबैलाई जित्ने पर्ने दबाव छ आजको खेलमा थ्री स्टारले कमजोर प्रतिद्वन्दी एल्चिमसँग प्रतिस्पर्धा गर्न लागेकाले सकारात्मक नतिजा निकाल्ने अपेक्षा गरिएको छ आजको खेल पनि बराबरी भएमा थ्री स्टारको अन्तिम दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ थ्री स्टारका प्रशिक्षक प्रदीप हुमागाईले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् पहिलो खेलमा भएको गल्ती नदोहोरिने प्रशिक्षक हुमागाईको भनाइ छ पहिलो खेलमा एउटा पेनाल्टी मिस भएको थियो भने दुईवटा वान भर्सेस वानको अवस्थामा पनि गोल हुन सकेको थिएन र Indian Premier League IPL cricket अन्तर्गत गए राति सम्पन्न खेलमा चेन्नई सुपर किङ्सले सनराइजर्स हैदराबादलाई सतहत्तर रनले पराजित गरेको छ टस हारेर ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको नट आउट उनान्सय र माइकल हस्सीको सडसठी रनको मद्दतले निर्धारित बीस ओभरमा तीन विकेट गुमाएर दुई रन बनाएको थियो हैदराबादका थिसेरा परेर एक्लैले तीन विकेट लिए दुई रनको विजय लक्ष्य पछ्याएको हैदराबाद आठ विकेटको क्षतिमा एक रनमा समेटियो आइपिएलमा आज किङ्स इलेभेन पञ्जाब र राजस्थान रोयल्स तथा पुणे वारियर्स र कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुनेछ किङ्स इलेभेन पञ्जाब र राजस्थान रोयल्स बीचको पहिलो खेल नेपाली समयअनुसार दिउँसो सभा चार बजे पञ्जाब क्रिकेट एसोसिएसन रंगशाला चण्डीगढमा हुनेछ पुणे वारियर्स र कोलकाता नाइट राइडर्स बीचको खेल नेपाली समयअनुसार राति सभा आठ बजे सुब्रत रोय रंगशालामा हुनेछ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक आज माता तीर्थ औसी आमाको मुख हेरेर मनाइँदै कानून दिवस पनि आजै न्यायालयमा राजनीतिक हस्तक्षेप भएको कानून व्यवसायको गुनासो अख्तियार प्रमुखमा लोकमानलाई नियुक्त गरेपछि आज पनि आन्दोलन तेत्तिस दलले दिउँसो राष्ट्रपति कार्यालय घेर्ने विद्यार्थीको बिहान एक घण्टा सरकारी क्याम्पस अगाडि चक्का जाम बाह्रमा एकीकृत नेकपा माओवादी भोजपुरा राज्य समिति सदस्यको हत्या रूपन्देहीमा सरकारी घुम्ती शिविर सञ्चालन गरिएको ठाउँमा बम भेटियो फिलिपिन्समा आगामी साता हुने निर्वाचनलाई मध्यनजर गर्दै सर्वसाधारण जनसाधारणलाई ठूलो परिमाणमा पैसा राख्न र मदिरा खरिद गर्न प्रतिबन्ध पाकिस्तानको चुनावी तयारी पनि अन्तिम चरणमा र प्रेसिडेन्ट कप फुटबल छनौटमा आज थ्री स्टार र मंगोलियाको एसिम क्लब भिड्ने आइपिएल क्रिकेटमा पञ्जाब र राजस्थान तथा पुणे र कोलकाता भिड्ने हवस्त नेपालवाणी नेटवर्कको बिहान नौ बजेको राष्ट्रिय खबर सकियो प्राविधिक नन्दु केलाङलाई धन्यवाद अहिलेलाई सुरुचि र दुर्गा विदा भयौं नमस्कार लागि सुनु कार्यक्रम लोक झङ्कार अब हप्तामा छ दिन आइतबार अनि बुधबार राष्ट्रिय कलाकार सङ्घको भलाकुसारी यो गीत त म सानैदेखि नै गाउँथेँ होइन अब यो म आफ्नो वर्षको उमेरदेखि नै गाउन लाग्यो हो दुनियाँमा मलाई यङ तपाईँ समेत गरेर दुईजना भयो एकजना मेरो श्रीमतीले यौँ हुनुहुन्छ तपाईँ भन्थे आज तपाईँले भन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ अब यो तपाईँको हेराइ त्यस्तो हुनसक्छ अब उमेर त धेरै भइसक्यो अब आफैलाई त आफैले राम्रो भन्न त मिल्दैन होइन अब मेरो चाहिँ खास त अब सोलो खालको गीतहरू नै थियो र प्रतिक्रिया त अब कसैको सल्लाह सुझाव पनि पाएँ कसैको राम्रो पनि पाएँ होइन अहिलेसम्म राम्रो पाएका छु र मलाई जुन सल्लाह सुझाव दिने मेरा दर्शकहरूलाई चाहिँ कोसिस गर्नेछु मेरो भएको कमी कमजोरहरूलाई त्यही भन्न चाहन्छु अन्य दिनमा लोक साङ्गीतिक क्षेत्रमा तपाईँको विचार कार्यक्रम लोक झङ्कार अबबाट बिहान नौ पन्ध्रदेखि दस बजेसम्म कार्यक्रम लोक झङ्कार सुन्न नभुल्नुहोला अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्ज र यो हो कार्यक्रम लोक झङ्कार हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्जमा लोकसङ्कारको अर्को एउटा रमाइलो बसाइ लिएर तपाईँलाई भेट्न आज पनि हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला रिजन अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हप्तामा छ दिन आउँछौँ आइतबार सोमबार मङ्गलबार बुधबार बिहिबार शुक्रबार शनिबारको श्रृङ्खलामा पनि हामी तपाईँलाई नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा कुन कुन गीत सङ्गीतहरू कतिौँ स्थानमा पुगे कहाँ कतिको चर्चामा रहेका छन् त्यसको बारेमा चाहिँ लोक टप रहेर जानकारी दिने गर्छौँ र अरू दिनमा हामी तपाईँको माझमा नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेका केही समय अगाडि सुनिएका चर्चा बटुल्दै गरेका र पुराना पुराना लोकभाकाहरू पनि तपाईँको माझमा राख्ने गर्छौँ र लोकसङ्कारको आजको व्यवसायमा मैले सबै खाले गीत सङ्गीतहरू तपाईँको माझमा लिएर आएको छु नयाँ पुराना मर्मस्पर्शी रमाइला सबै खाले गीत सङ्गीतहरू तपाईँको माझमा लिएर आएको छु र लोकसङ्कारको आजको व्यवसायलाई तपाईँले रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ लोकसङ्कारको व्यवसायको सुरुवात गर्न चाहन्छु एउटा निकै नै मिठो भाकाबाट खुसीले मेरो नाम तिम्रो चोखो स्याउमा लेख्न जुग जाने माया गराउन सिन्दुर किन्ने पैसा नि भए नभने नि हात काटेर रगतले सिन्दुर भरौला सिने मेरो नाम तिम्रो चोखो म लेख्न पान जुग जाने माया सिन्दुर किन्ने पैसा नि भए नभने नि हात काटेर रागतले सिन्दुर सिन्दुर किन्ने पैसा नि छैन साथमा मुटु झिकी राखिदेऊ कि हातमा जुग जाने माया गरौँला सिन्दुर किन्ने पैसा नि भए भने नि हात काटेर रगतले सिउँदो भरौँला छोरी छैन साथमा मुटु झिकी राखिदियो कि हातमा जुग जाने माया गरौला सिन्दुर किन्ने पैसा नि भए भने नि हात काटेर रागतले सिन्दो भरौला पैसानी भएन भने नि हात काटेर नै सुन्दो भर जाने माया गरौँला सिन्दुर किन्ने पैसा नि भएन भने हात काटेर रगतले स्याउँदो भरौँला निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहन रहन सफल भएको भाका लोकसङ्कारको व्यवसायमा तपाईँको माझमा हामीले राखिसकेका छौँ र यस्तै यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ लोकसङ्कारको व्यवसाय लिएर हरेक दिन आउँछौँ बिहान नौ बजेको नेपालवाणी समाचार लगत्तै करिब करिब दस बजेसम्म र लोकसङ्कारको व्यवसायलाई तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्स ट्युन गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ यति बेला लोकसङ्कारको व्यवसायमा फेरि पनि अर्को एउटा निकै नै रमाइलो भाका तपाईँको माझमा राख्न चाहन्छु नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चा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 नगरिकन अर्को एउटा निकै नै मिठो भाका निकै नै मर्मस्पर्शी भाका विशेषता आज हामी नेपालीहरूको भाषामा भन्नुपर्दा आमा खुवाउने औँसी पनि हो र यो समयमा विशेष गरी हामी सबैजनाले आफ्नो आमालाई चाहिँ माया गरौँ श्रद्धा गरौँ सम्मान गरौँ र यति बेला लोकसङ्कारको व्यवसायमा पनि त्यस्तै भाका तपाईँको माझमा राख्न चाहन्छु विशेष गरी सम्पूर्ण आमाहरूप्रति समर्पित गर्न चाहन्छु यो भाका चाहिँ आमा तिम्रो दुधको भाडा तिर्नै सकिन सधैँ तिमीलाई रुवाएर बाँचौ मकिन पशुपति शर्माले स्वर भएको छ लय तथा शब्द सृजना भने शिव सुवेदीको रहेको छ यति बेला लोकसङ्कारको व्यवसायमा राख्छु आमा तिम्रो दुधको भाडा दुधको भाडा तिर्न सकिन सधैँ तिमीलाई रुवाएर बाँसो मकिन पशुपति शर्माको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको व्यवसाय सँगसँगै हुनुहुन्छ तपाईँ यति बेला विशेषतः आज माता तीर्थ आमाको मुख हेर्ने दिन यो समयमा तपाईँ पनि आफ्नो आमालाई चाहिँ खुसी पार्ने तर्खरमा हुनुहुन्छ जानु भएको छ जाने तर्खरमा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा रहे पनि आफ्नो जन्म दिने आमा आफ्नो बाबुलाई कहिले पनि तपाईँले घृणा नगर्नुहोला सधैँ माया गर्नुहोला र आफ्नो आमा बाबुको आँखामा कहिले पनि आँसु झर्न नदिनुहोला यो आग्रह तपाईँ सम्पूर्णलाई र लोकसङ्कारको व्यवसायमा हामी यति बेला यस्तै मिठा मिठा लोक भाकासँगै रमिराखेका छौँ र फेरि पनि अर्को एउटा मिठो भाका नै तपाईँको माझमा राख्न चाहन्छु विशेष गरी आज लोकसङ्कारको व्यवसायमा मैले सम्पूर्ण भाकाहरू हामी सबैजना सम्पूर्ण आमा बुवाहरूप्रति समर्पित गरेको छु विशेषता आज माता तीर्थ औँसी पनि रहेको छ यो अवसरमा आजको लोकसङ्कारको व्यवसाय उहाँहरूप्रति नै समर्पित गर्न चाहन्छु र यति बेला फेरि पनि अर्को एउटा निकै नै मर्मस्पर्शी भएका छ लहरे पिपल ढल्के भरेको कर्म घर जुन ठाउँमा भए नि झल्को आउने माइती गरेको ठाउँमा भए नै झल्क यति घरेको निकै नै मिठो भाका मर्मस्पर्शी भाका तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको व्यवसायमा रहेर यस्तै भाका तपाईँको माझमा राख्दा राख्दै हामी कार्यक्रमको लगभग अन्त अन्तमा आइसकेका छौँ यति जेलसम्म तपाईँले लोकसङ्कारको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै गुणाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिजेलसम्मको प्राविधिक साथको लागि रिजनलाई धेरै धेरै धन्यवाद दिँदै अन्तमा तपाईँ सम्पूर्णलाई विशेष गरी आज माता तीर्थ औँसीको यो शुभ अवसरमा सम्पूर्ण आमाहरूलाई धेरै धेरै शुभकामना व्यक्त गर्दै लोकसङ्कारको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार